पल रुँदै दिन रात गनेर निष्ठुरीलाई पाउँछु कि भनेर मैले फेर्ने सासमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै बाँचा छु तिमीलाई भेट्ने आशमा दिन रात गनेर निष्ठुरीलाई पाउँछु कि भनेर मैले फेर्ने सासमा हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै बाँचा छु तिमलाई भेट्ने आशमा आजसम्म रोएरै बाँचा छु तिमीलाई भेट्ने आशमा तिमलाई स्टोरीको तस्बिरलाई छोएर चिनो आँसुले धोएर मैले फेर्ने सासमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै बाँच्या छु तिमीलाई भेट्ने आसमा तस्बिरलाई छोएर चिनो रुमाल आँसुले धोएर मैले फेर्ने सासमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै छु तिमीलाई भेट्ने आशमा आजसम्म रोएरै छु तिमीलाई भेट्ने आशमा गर्छु भन्या छन् डाक्टरले तिमीलाई खोज्छ यो मेरो धर्कनले मैले फेर्ने सासमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै बाँचा तिमलाई भेट्ने आशमा भन्या छन् डाक्टरले तिमीलाई खोज्छ यो मेरो धर्कनले मैले फेर्ने सासमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासमा आजसम्म रोएरै तिमलाई छु तिमलाई भेट्ने आशमा आज आशामा रोएरै बाँचा छु तिमीलाई भेट्ने आशमा भन्थ्यौ तिम्रो छिन्यौ के दोष छ चङ्गालाई धुवा उड्यो खरानी गङ्गालाई मैले फेर्ने सासुमा हो हो हो तिम्रै नाम निस्किन्छ मैले फेर्ने सासुमा आजसम्म रोएरै बाँचा छु तिमलाई भेट्ने आसमा के दोष छ चङ्गालाई धुवा उड्यो खरानी गङ्गालाई मैले फेर्ने सासमा हो हो तिम्रै नाम निस्किन्छ छु तिमलाई भेट्ने आशमा आज आशमा रोएरै छु तिमीलाई भेट्ने आशमा सम्झी